खोलाबाट फुलसरी फुलाउला मनको पाना को मायाको कलमले खुला mais बादल मायाको सन्देश फिजाइदेऊ जुनी जुनी सँगै बाँच्ने जुनी जुनी सँगै बाँच्ने बाछा बन्धन लगाइदेऊ हाम्रो मायाको पिलाबाट मनको पाना पानामा मायाको कलमले लेखौला मनको पाना पानामा खोला नाला प्रीतिको गहिराइमा डुबाइदेऊ भरी खुसी साँची मुटु भरी खुसी साची न्यानो अङ्गालोमा बाँधी पाना पानामा मायाको कलमले लेखुना